विगत सबैको हुन्छ अनि हुन्छ पीडा सबैसँग त्यही पीडाको घाउमा मलमपट्टी लगाउने हाम्रो प्रयास कार्यक्रम बितेका फलहरू कार्यक्रम बितेका फलहरू कहिले टुट्छ साहस कहिले जुट्छ बलहरू सम्झनामा आइरहन्छ बितेका पलहरू हरेक बिहिबार राति नौ पन्ध्रदेखि दस बजेसम्म मात्र रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्चमा साथी चन्द्रको साथमा फुलको बाटो म हिँड्नेछु काँडाको जिन्दगीमा अनगिन्ती त्यस्ता पलहरू छन् जुन पलहरूमा जिन्दगी जिउन नसक्ने आभासहरूले घेरेको छ मलाई चारैतिर चितकारहरू देख्दा चारैतिर पीडाका अठास थुप्रोहरू देख्दा मन छटपटिन्छ एकातिर प्रेमको महत्त्व नबुझेर तछाड मछाड गरिरहेको समाज अनि अर्कोतिर प्रेम र सद्भाव कायम गर्न आफैभित्र लडिरहेको म सबैको मन बुझाउन आतुर रहेको मन अनि मलाई लखेटिरहेको जिन्दगीका यात्राहरू कहिलेकाहीँ लाग्छ अब मैले सकिनँ म अब यो यात्रालाई कतै विलिन बनाउँछु कतै अपुरो बाटोमा नै विश्राम लिएर अलप रहन्छु समाजको मानचित्रबाट कतै हराउँछु अनि बाँच्छु एकल काटे स्वार्थी र मौज मस्तीको जीवन तर कतै अन्तर्मनमा हजारौँ सङ्घर्षका बावजुद पनि मजबुत छ साँचो प्रेमको अवधारणा अनि वास्तविक मान्छे भएर जिउने सपना मेरो त्यही सपनालाई विपनामा परिणत गर्ने हातहरूको रूपमा आमा बुवासँगै तिम्रो हात पनि पाउँछु अनि सोध्छु सायद मेरो जिन्दगीमा तिमी नहुँदो हो त म मानवबाट दानव बनिसक्थ्यौँला आमा बुवाप्रतिको जिम्मेवारी पुरा गर्न नसकेको झोकमा कतै हाम फाल्थ्यौँला अहङ्कार र रिसको समुद्रमा लडिरहेको हुन्थ्यौँला नसामा कतै बाटोमा लटपटिँदै धुलोका कणहरूमा तर आज तिमी छौ र त मेरो जिन्दगी चलेको छ म भित्र कतै मान्छे हुनुको सत्यता जागृत भइरहेको छ आज म रुँदा मसँगै रुने तिमी छौ अभावका तन्नाहरूमा अनिदो रातहरू कटाउँदै सुन्दर बिहानीको कल्पनामा रमाउने एउटा प्रेमिल जोडी बनेर कतै दौडिरहेका छौँ हामी जिन्दगीको परिभाषा खोज्दै मेरो आमुबुवा पछिको मेरो जिन्दगीको सबैभन्दा ठुलो सहारा तिमी हौ त्यसैले भन्न मन लाग्छ काली तिमी बिना मेरो जिन्दगी चल्दैन म पुग्न सक्दिनँ लक्ष्यमा तिम्रो हात बिना तिमी छैनौ भने यस्तो आभास गर्छु कि मेरो मुटुले पनि फेर्न मान्दैन श्वास तिमी छौ र त मेरो जिन्दगीमा सधैँ मधुमास छ तिमी छौ र त मेरो जिन्दगीमा सधैँ मधुमास छ चल्दैन यो जीवन बिना तिम्रो साथ पोक दिन लक्ष्यमा पछि अनि पागल जस्तै बन्छु जब तिम्रो यादले मुटु छिचुल्छ अनि पागल जस्तै बन्छु बदलिएर आँखा भित्रै सरसरी बन्छु ढल्दैन चैनले निराश लाग्छ र मेटिँदैन मेटेरा मिठा तिम्रया तिमी छैनौ मेरो मुटुले फेर्दै रे सास तिमी भए मेरो जिन्दगी सधैँ मधुमा नमस्ते अनि हार्दिक स्वागत छ तपाईँको बितेका पलहरूलाई तपाईँको मानसपटलमा ताजा बनाएर जीवनमा अघि बढ्न प्रेरित गर्ने एक मात्र कार्यक्रम बितेका पलहरूमा सदा झैँ आज पनि तपाईँका केही मिलनका अनि केही बिछोडका पलहरूमा समेटिएको तपाईँका बितेका पलहरू बोकेर आइसकेको छु म तपाईँकै मनभित्रको साथी चन्द्र तपाईँ यो कार्यक्रम रेडियो सरोवर बयानब्बे दशमलव पाँच मेगा हर्च र W W dot radio Sarovar dot com dot NP मार्फत संसारभर सुनिरहनु भएको छ आज कार्यक्रममा मैले लिएर आएको छु प्रमिला सिङतानजीको बितेका पलहरूलाई उहाँले आफ्नो बितेका पलहरू हेटौँडा एघार नवलपुरबाट पठाउनु भएको हो उहाँको जिन्दगीको यो कथा सुरु हुन्छ यसरी जिन्दगीमा प्रेमको आयामहरूबाट नगुज्रिएको मान्छे कोही पनि हुँदैन जिन्दगीको हरेक पल मायाबाट अछुतो छैन मान्छेको जिन्दगीमा किशोरावस्था त्यस्तो अवस्था हो जुन बेला हामी यो मायालाई हाम्रो आवश्यकताको क्रममा सबैभन्दा माथिल्लो तहमा राख्छौँ जुन हाम्रो शारीरिक परिवर्तनको एउटा नतिजा हो हामी प्रेममा अपरिपक्व हुन्छौँ जुन बेला हामी कसैलाई माया गर्छौँ हामी सबै आलो काँचो हुन्छौँ प्रेममा किनकि माया टेस्ट गरेर हेर्ने कुरा होइन यसले कतिखेर हाम्रो मनको निर्णयलाई मोडिसक्छ थाहै हुँदैन वास्तविकता त यो हो कि माया गरेर गरिने कुरा पनि होइन यो त आफै हुन्छ जब हुन्छ तब जिन्दगीमा एउटा ठुलो युद्धको लागि तयार पार्छ यसले माया गर्नेहरूलाई म पनि अपरिपक्व थिएँ मायामा सायद आज सोच्दा यस्तै अनुभूति हुन्छ मलाई म चुनौती दिन्छु तिमीलाई सक्छौ भने मन किनेर देखाऊ मैले यस्तै प्रश्न गरेको थिएँ उसलाई कुनै दिन सायद त्यो दिन मेरो ब्याड लक पो थियो कि आज यस्तै लाग्छ मलाई प्रकृतिको आँगनमा बसेर म निहालिरहेकी थिएँ प्रकृतिको लोभलाग्दो दृश्यहरू सायद त्यो समय साँझको पाँच बजेतिरको हो म घरभन्दा अलि परको फराकिलो डाँडामा बसेर निहालिरहेकी थिएँ अस्ताउन लागेको घाम त्यो डाँडा प्रकृतिको एउटा कोसेली थियो मेरा लागि त्यो रमाइलो डाँडा जहाँ रुख घाँस झार केही थिएन फुटबल खेल्ने चौरमा जस्तो भुइँझारहरू थियो जताततै त्यतै चरिरहेका थिए बाख्राका बथानहरू अलिक पर मजाभित्र कागज खाँदेर बनाएको बलले ढाडसेकाइ खेलिरहेका थिए साना केटाकेटीहरू म त्यही सुन्दर डाँडामा बसेर हेरिरहेकी थिएँ अस्ताउँदो घामलाई यस्तो लाग्थ्यो त्यो डाँडामा स्वर्गको एक भाग छ जसमा हामी सबै रमाइरहेका छौँ रातो घामभन्दा माथिबाट उडेर कतै गइरहेका थिए एक खुल परेवाहरू उडिरहेका परेवाहरू गन्दै थिएँ म दुई चार छ आठ बाह्र मेरो पुरानो बानी यसरी चराहरू गन्ने खै किन हो यस्तो गर्नुमा मन आनन्दित हुन्थ्यो ती परेवाहरूलाई गन्दै गर्दा मैले आफैलाई ती परेवाहरूसँग दाजे आखिर यी परेवाहरू जोडी जोडी बनेर हिँड्दा रहेछन् आखिर म पनि त यसरी नै जोडीमा हिँड्छु नि स्कुलमा मेरो सौगातसँग हामी पनि त यसरी नै स्वतन्त्र भएर उड्न चाहन्छौँ मायाको संसारमा जहाँ हामी दुई र हाम्रो मायाको संसार होस् सौगातको सम्झनामा कतै हराइरहेकी थिएँ कतै उडिरहेकी थिएँ ती परेवाहरूसँगै भावनात्मक रूपमा यतिकैमा मोबाइलको रिङटोन बज्यो फोन उसैको थियो सौगातकै उसको नम्बर मात्र देखेर पनि एक प्रकारको रोमाञ्च पैदा हुन्छ मनमा मुसुक्क हाँस्दै फोन रिसिभ गर्न खोजेँ तर छिनमै मिसकल भइदियो उसँग बोल्न अधीर थियो मन त्यसैले आफैले फोन गरेँ उसलाई एकै घन्टीमा फोन उठायो उसले अनि जिस्काउने पारामा बोल्यो हेलो मिस कस्तो छ ज्यानलाई तपाईँको टाउको के भएको छ र मलाई कुर्ख्याउँदै प्रतिप्रश्न गरे उसलाई बिहान तिम्रो टाउको दुख्या भने होइन त सम्झायो उसले ए त्यो अँ अहिले ठिक छ उसलाई टाउको दुख्यो भनेर ढाँटेको कुरा भुसुक्कै बिर्सिएछु अनि औषधि खायो त अँ खाएँ सठिक जवाब दिएँ मैले उसलाई यदि मैले औषधि खाएको छैन भने उसले कति प्रवचन दिन्छ थाहा थियो मलाई भनेपछि त अब पुरै तागत होइन त अनि के त मैले रिसाउँदै भने उसको हाँसोमा गिज्याइ थियो मलाई काउकुती लगाउने गिज्याए के गरिरहेछौ अहिले उसले सोध्यो तिमीलाई सम्झँदै अस्ताउन लागेको घाम हेर्दैछु भन्न मन लागेको थियो तर भनेन यति भने डाँडामा बसेर अस्ताउन लागेको घाम हेर्दैछु क्या लौ किन नि सेन्टिमोनमा उसको प्रश्न थियो मैले त्यसै भनेर टारिदिएँ आज क्या दामी लागिरहेछ उसले भन्यो उसको मनको कुरा चाहिँ मैले भने लौ के भएर आज तपाईँलाई त्यत्तिकै आज मन त्यसै उडिरहेछ उसको कुरा सुनेर उसलाई जिस्काउन मन लाग्यो मन उडेर भाग फेरि अलि ख्याल गर्नु तिमी छौ नि त ख्याल राख्ने उसले भन्यो सधैँ म नहुनु पनि त सक्छु नि मैले यस्तै शब्दहरू बोलिरहेँ थाहा छैन किन बोले सायद त्यो मेरो जिन्दगीको भविष्यको कुनै डरलाग्दो सत्यको पूर्वानुमान पो थियो कि यही शब्दलाई दुई चार पटक मनमा दोहोऱ्याए आखिर कसरी फुत्कियो यो शब्द मेरो मनबाट यही सोचिरहे भित्र कतै च्वास घोचिएको आभास गरे मैले बोलेका शब्दहरूले मलाई नै पिरोलिरहेको थियो कुनै अज्ञात डरले डेरा जमाएको थियो म अनायसै टोलाएँ कहाँ जान्छु र मलाई छोडेर सौगातको यो प्रश्नले एकाग्रता भङ्ग भयो आफूलाई सम्हाल्दै जिस्कने भावमा सौगातलाई भने के थाहा समयले कहाँ पो पुऱ्याउँछ उसले भन्यो समय भनेको के हो र मान्छेले चाहे त भइहाल्छ नि उसको यो घुमाउरो तिर थियो सायद केही आशंका थियो होला उसलाई मेरो प्रेममा मेरो विश्वासमा उसले घुमाउरो पारामा नै धेरै कुरा भन्यो खै मेरो मनले कति बुझ्यो मलाई थाहा छैन समय भनेको मौका हो बाँदर यसले घरिघरि अलार्म बजाउँदैन समयले बजाउने एकै अल्लाहमा बिउजन सक्नुपर्छ तपाईँको त अल्लाहमै बन्द गर्ने बानी छ मैले पनि उसलाई घुमाउरो नै जवाब दिएँ थाहा छैन उसले कति बुझ्यो अल्लाम बन्द भएर के भएर फोन गरेर उठाउने तिमी छँदैछौ नि उसले भनेको यो शब्दले मन पुलकित भएको थियो उसको आवाजको मिठाससँगै उसको आभासमा डुब्न थाले अस्ताउँदै घामलाई हेर्दै यस्तो लाग्थ्यो कि ऊ मसँग भन्दैछ प्रमिला म तिमीसँग जिन्दगीका हरेक पलहरू बिताउन चाहन्छु हर सुख दुःखमा तिम्रो समीपमा हुन चाहन्छु म चाहन्छु कि मेरा हरेक प्रेमाभासमा तिम्रो बास होस् निधाउँदै गर्दा तिम्रो कोमल हातका स्पर्शहरू मेरो निधारमा होस् अनि भ्युजाँदा तिमी मेरो सामु होस् किनकि म तिमी बिना बाँच्न सक्दिनँ तिमी बिनाका हरेक पलहरू मेरो लागि पट्यार लाग्दो हुनेछन् म बिस पिउन सक्छु तर तिमीसँग छुट्टिएर बाँच्न सक्दिनँ हो म विष पिउन सक्छु तर तिमीसँग छुटिएर बाँच्न सक्दिन सक्दिन म तिमी बिना सक्दिन म एक पल जिउन हो एक पल जिउना सोच्दै थिएँ कि ऊ यस्तै भन्दैछ मसँग मेरो हरेक खुसीहरूमा तरङ्गित हुँदै थियो उसको प्रेम अस्ताउँदै गरेको घाम कतै विलिन भइसकेको थियो साँझमा यताउता डुल्ने चराहरूले सङ्केत गरिरहेको थियो अब रात पर्दैछ भनेर यो माया भन्ने चिज पनि कस्तो समयको नै नहुने आज एकान्त ठाउँमा उसलाई नै सम्झेर बस्नुको मजा त झन् यति हुन्छ कि लाग्छ सधैँ यसै गरी बसिरहँ मनमा यस्तै लागिरहन्थ्यो सधैँ मनमा यस्तै कुरा खिलाउँदै घरमा पुगे आमा भान्सामा भात पकाउँदै हुनुहुन्थ्यो के गर्नुभएको आमा आमालाई सोधेँ के गर्नु नि खाना पकाइरहेको देखिनस् आमाको जवाब सुनेर आफैलाई लाज लाग्यो मेरो दिमाग पनि के भएको होला थाहा हुँदाहुँदै पनि फजुल प्रश्न सोधिरहेको थिएँ म सायद मायाले म पागल जस्तै भएकी थिएँ सौगातको मायामा म यति धेरै डुबेको थिएँ कि मैले सही गलत के हो छुट्याउनै सकेको थिइनँ हरेक कुरामा उसलाई नै सम्झिरहन्थे प्रकृतिका हरेक कुराहरूसँग उसको दाँजो गरिरहन्थे उठ्दा बस्दा हरेक पलहरूमा उसको यादमा खुसी हुन्थ्यो मन उसँग जोडिएका ससाना कुराहरू पनि रोमान्टिक लाग्थ्यो मलाई ऊ मेरो जीवन थियो मेरो जिउने आधार थियो म उसको मायामा यति धेरै डुबेकी थिएँ कि जसको कारण मैले समयको चेतावनीलाई चिन्नै सकिनँ त्यो मायाको बिचमा कतै न कतै यस्तो सङ्केत थियो जसले मेरो जिन्दगीको बाटो नै परिवर्तन गर्दै थियो एउटा डरलाग्दो भविष्य हाम्रो मायाको बाटोमा तगारो बन्नेवाला थियो जसको थोरै मात्र पनि आभास मैले गरेको थिइनँ सौगातलाई कुनै कुरामा मैले एक दिन अनायसै भने तपाईँ गुरु बन्न खोज्नुहोस् तर महान बन्न नखोज्नुहोस् थाहा छैन मैले यो बोल्नु हुन्थ्यो वा हुँदैनथ्यो मेरो लागि यो सामान्य थियो उसँग सधैँ बोल्दा घुर्काएर बोल्ने क्रममा यस्ता कयौँ शब्दहरू मैले बोलेकी थिएँ तर त्यो दिन त्यस्तो बोल्नु नै मेरो लागि अभिशाप जस्तै भयो वा भनौँ मेरो र सौगातको प्रेम टुट्ने कुरा पहिले नै निर्धारित थियो कि किनकि एकै दिनमा त्यो पनि यस्तो भनेको भरमा कसरी वर्षौँको सम्बन्ध तोडिन सक्छ हो चन्द्रजी त्यो दिन अन्तिम दिन थियो हाम्रो प्रेमको किनकि मैले त्यसो भनेको भोलिपल्ट नै मैले सौगातको बिहे भएको कुरा थाहा पाएँ उसको बिहे भएको कुराले मेरो मन छिया छिया भयो यस्तो लाग्यो कि मैले सब थोक गुमाएँ हिजोका दिनहरूमा ऊ सधैँ मेरो साथमा हुन खोज्थ्यो मलाई माया गर्छु भन्थ्यो मसँगै जिन्दगी जिउने सपनाहरू देख्थ्यो तर आज ऊ मेरो जिन्दगीबाट सदाको लागि टाढा भइसकेको थियो मायामा सधैँ पीडा मात्र हुँदो रहेछ चन्द्रजी मन पाउँदो रहेछ मायाले मनको पीडालाई देखाउन मिल्ने भए सायद उसले पनि बुझ्थ्यो होला मेरो मनमा कति पीडाहरू छन् भनेर जिन्दगीमा कति चोटहरू सहनुपर्छ भन्ने लेखाजोखा गर्ने कुनै यन्त्र छैन न त कुनै युनिट नै मिल्ने भए जिन्दगीका पीडाहरूलाई पनि किलोमिटर र लिटरहरूमा नापे जस्तै नापेर देखाइदिन्थे सबैलाई कमसेकम उसले कति पीडा भोग्नुपर्छ भन्ने कुरा त थाहा पाउँथ्यो विज्ञानको पाठशालामा जोड घटाउ सिकाए जस्तै जिन्दगीमा पर्ने चोटहरूको बारेमा सिकाउने कुनै जीवनको पाठशाला भइदिएको भए सायद पहिले नै पीडालाई सहने सामर्थ्य तयार पारेर बस्थे होलान् मान्छेहरू तर जीवनको पाठशाला हरेक पलहरूमा आफै बन्द रहेछ जुन त्यही पलको लागि मात्र खोल्छ अनि अनुभव प्राप्त भएपछि फेरि अर्को पाठशाला खुल्छ मान्छेको जिन्दगीमा हुने पीडाहरूको बारेमा कुनै कसैले सिकाएको भए अथवा सानोमा चुङ्गी खेल्न सिक्दा जस्तै आफैले सिकेको भए लाग्छ दुई जोडीहरूको यो हिसाब यस्तो जटिल बनेर बस्दैन जिन्दगीमा सम्भवतः ती पीडाहरूलाई निकै प्राथमिकताका साथमा हिसाब गर्दा जस्तै सानो कोष्टमा राखेर पहिले नै सरल गरिदिन्थेँ म हो त्यसै गरिदिन्थेँ होला म तर बीजगणितको सूत्र जस्तो सरल नहुँदो रहेछ जिन्दगीको सूत्र बरु त्यो त सम्भाव्यता जस्तै बन्दो रहेछ जसमा जोको पनि सम्भावना हुनसक्छ जब जिन्दगीको तराजु ढलफल गर्न थाल्छ नि तब बुझे हुन्छ यहाँ आफ्नै भन्नेले उपहार दिएर गएका आँसुका धाराहरू जम्मा भएका छन् अनि त्यो आँसुको तौल लगातार बढिरहन्छ मैले कुनै दिन जिन्दगीबाट दिक्क भएर लेखेको थिएँ यो शब्द जुन आज मेरो जिन्दगीको सबैभन्दा ठुलो वास्तविकता भएर उभिएको छ यो स्वार्थीहरूको दुनियाँ यहाँ स्वार्थीहरूकै लस्कर छ मन जोगाउन नभागौँ मनभित्रैको कोही तस्कर छ कुनै समयमा एउटा बसमा लेखेको पढेको थिएँ मित्रदेखि बचाइदेऊ भगवान् शत्रुदेखि म आफै बज्नेछु त्यसको अर्थ नबुझेर मैले कसैलाई यसको बारेमा सोधेकी थिएँ जसको चित्तबुद्ध जवाब मैले पाएकी थिएँ शत्रुदेखि हामी आफै जोगिएर हिँड्छौँ किनकि शत्रुले हामीलाई जुनसुकै बेला जे पनि गर्न सक्छ भन्ने आभास हामीलाई हुन्छ तर मित्रले घात गरेको हामीले पत्तोसम्म पाउँदैनौँ किनकि उप्रति हामीले यति धेरै विश्वास गरेका हुन्छौँ कि कुनै दिन त्यही मान्छेले हामीलाई पिठोमा छुरा रोप्छ भन्ने कल्पना समेत गरेका हुँदैनौँ त्यति बेला पाएका यस्ता जवाफहरू मेरो मस्तिष्कमा कतै भण्डारण भएर बसेको थियो अचेल विदेशी नै युवालाई फसाएको साझेदारी व्यवसायमा अर्को साथीले ऋणमा डुबाएर भागेको समाचारहरू सुन्दै गर्दा यस्तो लाग्छ कि मित्रबाट बचाइदेऊ शत्रुबाट म आफै बच्छु भन्ने कुराको अर्थ यही हो झन् आजभोलि त माया सम्बन्ध र विश्वास भन्ने कुरा त फेसन जस्तै बनेको छ धेरै जोडीहरूले आफ्नो प्रेमी प्रेमिकाहरूसँग सल्किएको देख्दा आफ्नो भन्नेले नै कसरी छुरा प्रहार गर्दो रहेछ भन्ने कुरा अझ बढी बुझ्ने भएकी छु म मैले कल्पना पनि गरेको थिइनँ कि मैले कुनै दिन सौगातबाट धोका पाउनेछु भनेर तर उसले कहिल्यै निको नहुने घाउ दिएर गयो मलाई त्यस्तो घाउ जुन मेरो जिन्दगीको अवसानपछि पनि कतै न कतै चर्चा भइरहनेछ मेरो साथीहरूको वरिपरि कहिलेकाहीँ जिन्दगीका एक हुल पीडाहरूलाई अरूसँग दाँजेर हेर्छु म त्यति बेला झनै बल्झिएर आउँछ मनका घाउहरू खप्नै नसक्ने गरी सम्हाल्नै नसक्ने गरी अनि सम्झाउनै नसक्ने गरी मलाई थाहा छ सौगात अब मेरो रहेन मेरो जिन्दगीको सहारा रहेन तर कुनै समयका ऊ मेरो तर कुनै समयमा ऊ मेरो जिन्दगीको एक हिस्सा थियो भन्ने कुरालाई म कसरी नकार्न सक्छु त्यसैले त कहिलेकाहीँ उसको यादमा हराउँछु अनि कल्पनामै उसँग मनका वेदनाहरू पोख्न खोज्छु उसँग जीवनका गुनासोहरू सुनाउँछु हो सौगात तिमीले जिन्दगीमा एउटा बाँच्ने झिनो आशा दिएका थियो तर त्यो आशालाई तिमीले सदाका लागि मारेर गयो बाँच्ने आशामा तिमीले माया देखाएका थियौ म प्रति तर ती सबै माया आज मेरो लागि मुटु दुखाउने तिखा काँडाहरू भएका छन् तिम्रा ती मायाका शब्दहरू मेरो लागि आँसु झार्ने माध्यम बनेका छन् अनि तिम्रा प्रेमका आयामहरू मेरा लागि बिस घोलिएका प्याला जस्ता भएका छन् हो सौगा तिमीले माया देखायौ तर ती मायामा विष घोलेर पिलायौ मलाई तिमीले दिएको बिस रुपियाँ मायाको प्याला हाँसी हाँसी पिएको छु अनि जिउँदै भएर पनि मरिदिएको छु तिम्रै लागि प्रार्थना गर्छु तिमी जुग जुग बाँचिरहनु तिमी जुगौँ जुग बाँचिरहनु बाँचिरहनु बाँचिने आशामा तिमीले माया देखायो माया मायाभित्र बिस गोली जिन्दगी धेरै अनुभवहरू मिलेर बनेको हुन्छ अनगिन्ती अनुभूतिहरू मिलेर बनेको हुन्छ अनि बनेका हुन्छन् यथार्थ यात्राहरू त्यो यात्राभरि अनेकौँ पात्रहरू हिँडेर आउँछन् जिन्दगीमा बस्छन् केही बेर अनि दौडिँदै जान्छन् टाढा धेरै टाढा अनि हराउँछन् एकैछिनमा आकाशमा कहिलेकाहीँ टुटेर जाने ताराहरू जस्तै हामी पनि टुटेको तारा हेर्दै मागेको कुरा पाइन्छ अरे भन्दै हत्तपत्त मनमनै केही मागी टोपल्छौँ हामी मनको मान्छे टाढा जाँदा पनि फर्किएर आइदियोस् भनेर अदृश्य शक्तिसँग मागिरहन्छौँ तर हाम्रो मनको मान्छे हाम्रो जिन्दगीबाट निस्किएर कतै टाढा गइसक्छ रहन्छ त केवल उसको याद उसको अधुरो माया अनि विश्वासघात यस्तो लाग्छ जिन्दगी भनेको आँसुको घोल मात्रै हो आँसु घोलक पदार्थ अनि पीडाहरू घोलित पदार्थ जब आँसुमा पीडाहरू घोलिन्छ नि तब पीडाहरू विलिन भइझै लाग्छ अदृश्य भइदिन्छ तर यथार्थमा त्यो आँसुको मूल तत्त्व नै पीडाहरू हुन् जब पानीमा घोल्दा चिनी हराउँछ त्यो पानी मात्र देखिन्छ वास्तवमा त्यो गुलियो स्वाद नै चिनी हो जुन चिनी विलिन भएपछि मात्र पाइन्छ तर मान्छेहरूले चिनी देख्दैनन् पानी मात्र देख्छन् ठिक त्यसै गरी मान्छेहरू आँसु देख्छन् तर पीडा देख्दैनन् वास्तवमा त्यो आँसुलाई कस्तो देखाउने भन्ने चाहिँ पीडाले हो आँसु त कहिलेकाहीँ खुसीमा मजाले हाँस्दा पनि आउँछ जिन्दगीको सबैभन्दा दुःख क्षण त्यो हो जब जसले दुःख दिएर गयो उसैले सोध्छ के भयो भनेर पीडा दिएर उल्टे के भयो भनेर सोध्नेलाई हामीले बाध्य भएर मिच्चा हाँस्दै भन्नुपर्छ केही होइन भनेर हो त्यति बेला शब्दमा केही होइन भने पनि भित्र कतै केही न केही भएको हुन्छ अर्थात् पीडा भएको हुन्छ कति भएको हुन्छ भन्ने पनि भन्न नमिल्ने गरी धेरै भएको हुन्छ यति धेरै कि त्यो उसँग व्यक्त गर्न न त मन हुन्छ न त शब्द मात्र रुन मन लाग्छ तर विडम्बना चाहेर पनि हामी उसको सामु रुन सक्दैनौँ अरे म पनि त मान्छे हो मलाई पनि त उसले त्यसरी सोध्यो भने रुन मन लाग्छ एकान्तमा आँसु झर्न मन लाग्छ पीडाहरूलाई व्यथाहरूलाई भदभती पोलेको मनलाई शीतल बनाउन मन लाग्छ जति बिर्छु भन्छु झन्झन दोहोरिरहन्छ पीडाहरू अरूले पीडा दिँदा बाण हानेको जस्तो मात्र लाग्छ तर जब आफ्नैले पीडा दिन्छ नि तब त्यो बाणसँगै विष पनि घोलिएको आभास हुन्छ आफ्नैले चलाएको बाणले मनमा घाउ मात्र बनाउँदैन यसले प्राण पखेरु नै उडाइदिन्छ बाँच्ने आशालाई सदाका लागि मारिदिन्छ माया गर्ने मुठुलाई यसरी निमोठिदिन्छ कि चाहेर पनि त्यो मनले कसैलाई विश्वास गर्न सक्दैन यति शक्तिशाली हुन्छ आफ्नो मान्छेले दिएको चोट हेर्दा हेर्दै दिन पनि रात भएपछि तिम्रो मेरो नसुहाउने जात भएपछि अब म के पो गर्न सक्छु र भगवानको पनि मै माथि पक्षपात भएपछि म कहिलेकाहीँ राति नजिकै रहेको डाँडामा गएर बस्छु तल राप्तीको किनारमा धुवाँ बनेर उठ्दै गरेको केही पार्थिव शरीरहरूलाई ध्यान दिन्छु छेउमा के आफन्तहरू रुँदै गरेको पनि देख्छु केही मलामीहरूको मन फुङ्ग भएर उडेको पनि आ अनुमान गर्छु अनि सोच्छु ती वरिपरि उभिरहेका मानिसहरूका मनमा बाछुन्जेल जति पनि तेरो मेरो भनेर झगडा गर्छ अन्तिममा सबैले चितामा गएर विश्राम लिँदो रहेछ भन्ने कुरा खेल्छ कि खेल्दैन होला धनको टेको लगाएको जिन्दगी एक दिन गोजी नभएको कात्रोमा पोको पारिन्छ हो गोजी नभएको कात्रोमा यो सत्य थाहा पाउँदा पनि हामी भने मर्दा के के नै लैजाने जस्तो गरी बाचुन्जेल चिट्ठामा अनेकौँ द्रव्य सोरिरहन्छौँ मैले निकै वर्ष पहिले एकजना साधुलाई भेटेकी थिएँ बाबा तपाईँ किन यसरी सांसारिक मोह त्यागेर हिँडेको मैले सोधेकी थिएँ उहाँलाई उहाँले मलाई एउटा ढुङ्गा टिपेर दिनुभयो एकैछिन मुठी पारेर राख भन्नुभयो अनि फेरि भन्नुभयो अब ढुङ्गा छोडिदेऊ मैले ढुङ्गा छोडेँ ढुङ्गा भुइँमा खस्यो त्यो ढुङ्गा अहिले किन तिमीसँग नभएर भुइँमा खस्यो उहाँले मलाई उल्टै प्रश्न सोध्नुभयो मैले छोडेँ नि त मैले यही जवाफ दिएँ तर उहाँले भन्नुभयो नानी यो संसार आफन्त साथीसँगी भनेको पनि यस्तै हो जतिन्जेल तिमीसँग उनीहरूलाई आफूसँग राखिरहने शक्ति हुन्छ त्यतिन्जेल मात्र उनीहरू तिम्रो नजिक हुन्छन् जुन दिन तिमी यसरी नै शक्तिहीन हुन्छौ नि त्यही दिन नै ती सबै तिमीबाट टाढे नै छन् यो तिमीले बाँच्दै गरेको संसार स्वार्थी छ नानी जसलाई तिमी आफ्नै ठानिरहेकी छौ ती सबै तिम्रा भ्रम मात्र हुन् अँध्यारोमा तिम्रो आफ्नै छाया त तिम्रो साथमा हुँदैन भने अर्को के कुरा गर्छौ उहाँको ती सबै कुराहरू दर्शन जस्तो मात्र ठानेकी थिएँ मैले उहाँको कुरामा त्यो बेला म सहमत थिएन तिमीलाई सम्झेँ एक मनले अनि सबै कहाँ त्यस्ता स्वार्थी हुन्छन् न भन्ने सोचेको थिएँ मैले उहाँ निकै बेर पर पुगुन्जेल पनि के के भनिरहनु भएको थियो तर त्यसको व्यवस्था गर्दै म हिँडेकी थिएँ त्यहाँबाट किनकि मलाई तिमीमा विश्वास थियो सौगात आज वर्षौँपछि त्यही बाबा मेरो मानसपटलमा आएर जिस्काएको आभास हुन्छ मलाई खुच्चिङ भन्दैछ मलाई अनि खिस्सी गर्दैछ मेरो यस्तै आभास गर्छु सौगात थाहा छैन तिमी कहाँ पुग्यौ के गर्दैछौ आज पनि हिजो जस्तै अगाडि बढ्दैछौ या हार्नु पनि पऱ्यो तिमीले केही थाहा छैन तर मलाई भने तिमीले हराएदेखि हार्ने बानी परेको छ कहिले अरूको खुसीको लागि हार्छु अनि कहिले आफ्नै खुसीको लागि हार्छु हार्नु नै रहेछ जिन्दगी त्यसैले हारिरहन्छु सधैँ आज जब जित्नेहरू गदगद हुन्छन् तब उनीहरूमा पनि मुस्कुराउँदै गरेको तिम्रो मुहार स्पष्ट देख्छु र हारिरहन्छु सधैँ किनकि यही एउटा भावना छ तिमीलाई देख्ने तिम्रो आभास गर्ने म तिमी जितेको हेर्न चाहन्छु त्यसैले त हर पल हर छिन पागल जस्तै हारिरहन्छु म चन्द्रजी आज आएर मलाई यस्तै लाग्छ कि यो माया भन्ने चिज नै अभिशाप हो मैले यसो भनिरहँदा तपाईँले अवश्य भन्नुहुनेछ यो माया भन्ने चिज अभिशाप होइन यो त प्रकृतिले दिएको वरदान हो एफएम सुन्नुहुने साथीहरूले पनि सायद मलाई गाली गर्दै होला नि कि किन यो केटीले मायालाई अभिशापको रूपमा लिन्छ भनेर मलाई थाहा छ तपाईँहरूको मनमा यस्तै परेको छ वास्तवमा मैले तपाईँहरूको लागि माया अभिशाप हो भनेकी होइन बस मेरो लागि मात्र माया अभिशाप भनेको चन्द्रजी हजुर भन्नुहुन्थ्यो प्राय सबैको पहिलो माया अधुरो रहन्छ भनेर तर त्यो बेला म तपाईँको कुरामा सहमत थिइनँ तर आज म स्पष्ट भएकी छु कि हामी मध्ये प्रायले पहिलो मायालाई गुमाएका हुँदो रहेछौँ आज आएर यस्तो लाग्छ कि मैले किन गरेँ माया हो म मरेको छु भित्रभित्रै तर यो डुकडुकीले मेरो साथ छोड्दैन उसकै आउँछ सधैँ यादहरू उसकै देख्छु धमिलो छाया सुधिरहन्छु मनमा नै आखिर किन गरेँ माया आखिर नगरीमा माया मलाई श्रोता आज कार्यक्रममा मैले राखेँ प्रमिला सिंह तान्जीको बितेका पलहरू उहाँले यो बितेका पललाई हेटौँडा एघार नवलपुरबाट पठाउनु भएको थियो तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव र तपाईँको पनि पारिवारिक तथा प्रेमसँग सम्बन्धित बितेका कहानी छन् भने हामीलाई पठाउन सक्नुहुनेछ सल्लाह सुझाव एवं प्रेम कहानी पठाउनका लागि सबि सौगातको official Facebook page W W dot Facebook dot com slash Sabi अनुरागमा म्यासेज गर्न सक्नुहुनेछ अथवा रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगाहर्च हेटौँडा चार नारायणी मलको ठेगानामा पत्रचार गर्न सक्नुहुनेछ विस्तृत जानकारीका लागि शून्य सन्ताउन्न पाँच पच्चिस एक सय अठारमा फोन गर्न सक्नुहुनेछ तपाईँले यो कार्यक्रम जुनसुकै बेला युट्युब च्यानल सबि सौगात र डब्लु W W dot Sabi Saugat dot blogspot dot कममा सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ अर्को हप्ता तपाईँकै बितेका पलहरू लिएर पुनः आउनेछु तबसम्मका लागि म तपाईँकै मनभित्रको साथी चन्द्र पनि बिदा हुन चाहन्छु हवस् त नमस्ते शुभरात्रि किन